साधना तिम्रो गर्छु कृष्ण जय जय कार पनि तिम्रे सेवा गर्छु तिम्रे कृष्ण तिमी नै खुसी साधना तिम्रो गर्छु कृष्ण जय जय कार्पनी पनि सेवा गर्छु तिम्रे कृष्ण तिमी नै खुसी बुझाउ कसरी यो संसारलाई तिमी नै सबै खुसी बुझाउ कसरी यो संसारलाई तिमी नै सबै खुसी देखाउ कसरी मेरो भावलाई बुझ्छौ तिमी नै आत्मा छौ मेरो तिमी सधैँ तिमी नै वरिपरि आत्मा छौ मेरो तिमी सधैँ नै परी देख्छु